शुभ प्रभात बिहान छ बजेको साझा खबरमा प्रतीक तामाङसँगै सोहम सुवेदीको तपाईँलाई हार्दिक स्वागत छ देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सिआइएनको साझा खबर W W W dot CIN dot ORG dot एनपीमा पनि सुन्न सकिन्छ आज दुई हजार सत्तरी साल वैशाख सोह्र गते सोमबार अप्रेल उनातिस तारिक सन् दुई हजार तेह्र नेपाल एघार सय तेत्तिस चिलागा वैशाख कृष्ण पक्षको चतुर्थी तिथि सामुदायिक रेडियो प्रसारक संघ अकोराबले राष्ट्रिय निर्देशन ऐन दुई हजार अडचालिस अन्तर्गत नागरिक समुदायको प्रतिनिधिमूलक राष्ट्रिय संस्थाको रूपमा मान्यता पाएको छ हिजो नेपाल सरकारको तर्फबाट जिल्ला प्रशासन कार्यालय ललितपुरले अकोराबलाई राष्ट्रिय निर्देशन ऐन अन्तर्गतको दर्ता प्रमाणपत्र दिएको हो साझा खबरमा अब प्रमुख खबरका शीर्षकहरू समायोजनपछि बन्ने सैनिक महानिर्देशनालयको खाका सार्वजनिक लडाकुलाई कर्णेलको फुली लगाउन एक वर्ष लाग्न सक्ने आफ्नो पार्टीलाई शंका नगर्न भारतीय नेताहरूसँग प्रचण्डको आग्रह सुदूरपश्चिममा किताबको अभाव पन्ध्र लाख प्रति अपुग कक्षा बाह्रको परीक्षा भोलिदेखि परीक्षा केन्द्रमा मोबाइल निषेध विदेशी विनिमय रेटमा मनी चेन्जरहरूको मनोमानी पदाधिकारी नहुँदा राष्ट्रिय योजना आयोग खाली योजना निर्माण अन्यलमा अमेरिकी चिठा भरेको भन्दै ठगी गर्नेहरू पक्राउ सर्वसाधारणको तेइस लाख डुब्यो चिया निर्यात बीस प्रतिशतले वृद्धि बंगलादेशमा भवन भत्किँदा मृत्यु हुनेको संख्या तीन सय पचहत्तर नाग्यो पाकिस्तानमा चुनावको मिति नजिकिँदै जाँदा हिंसात्मक घटना बढ्दो उम्मेद्वार तथा राजनैतिक दलहरू तालिबानी निशानामा र एसियन ट्रायथलनमा नेपाललाई स्वर्ण पदक तत्कालीन माओवादी लडाकुहरू मिसिएपछि बन्ने सैनिक महानिर्देशनालयको अवधारणा हिजो सेनाले सार्वजनिक गरेको छ पत्र पत्रिकाहरूमा यो खबर प्राथमिकता क्रममा छ प्रचण्डको भारत भ्रमण र देशमा किताबकै अभाव भएको विषय पनि छन् माओवादी सेनाका लडाकु समायोजन सम्बन्धी कार्यविधि पारित भएको करिब एक वर्षपछि नेपाली सेनाले पूर्व लडाकुहरूको समायोजनपछि बन्ने महानिर्देशनालयको खाका सार्वजनिक गरेको छ सरकारद्वारा गठित सेना समायोजन विशेष समितिको निर्देशनपछि तयार गरिएको कार्यविधि अनुसार नेपाली सेनाले हिजो त्यस्तो खाका सार्वजनिक गरेको हो लडाकु समायोजनपछि बन्न लागेको महानिर्देशनालयमा पैतिस प्रतिशत पूर्व लडाकु र पैसठी प्रतिशत नेपाली सेना समाहित हुने गरी चार हजार एक सय एकहत्तर जनाको संख्या रहनेछ समायोजन भएका लडाकु को संख्या चाहिँ एक हजार चार सय चौवालिस अर्थात् चौध सय चौवालिस मात्रै छ त्यस्तै भदौमा अधिकृतको तालिम सकिएपछि सबैलाई लेफ्टिनेन्टको दर्जा मिल्नेछ एकहत्तर जनालाई सबै लेफ्टिनेन्टलाई तीन महिनाको ब्रिजिङ कोर्स लिने लिइनेछ ब्रिजिङ कोर्सको छ साताको तालिमपछि पच्चिसजनालाई निर्देशनालयको जिम्मेवारी दिन तालिम दिइनेछ बाँकी जनालाई क्याप्टेनमा पदोन्नति र तालिम अनि उनीहरू मध्येबाट तीसजनालाई क्याप्टेनमै राखिनेछ र सोह्रजनालाई मेजरमा पदोन्नति गरिनेछ त्यस्तै सोह्रजना मेजर मध्येबाट तीन जनालाई गणपति तालिम र तालिमपछि दुईजनालाई लेफ्टिनेन्ट कर्णेल र एकजनालाई कर्णेलको जिम्मेवारी दिन सरकारलाई सिफारिस गरिनेछ पूर्व लडाकुलाई कर्णेलको फुली लगाउन झण्डै झण्डै एक वर्ष लाग्ने भएको छ अधिकृत स्तरको तालिम लिइरहेका सबै पूर्व लडाकुले सुरुमा लेफ्टिनेन्टसम्मको मात्र पद पाउने भएका छन् यसैबीच उपरती रामकृष्ण अधिकारीको नेतृत्वमा निर्देशनालय बन्ने भएको छ पूर्व लडाकुलाई कर्णेलको फुली लगाउन करिब एक वर्ष लाग्ने भयो पत्र पत्रिकाहरूले खबर प्रकाशित गरेका छन् दक्षिणी छिमेकी भारतसँग विश्वासको नयाँ आधार बनाउने उद्घोष गर्नुभएका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यहाँ उच्चस्तरीय स्तरीय भेटवार्ता थाल्दै गर्दा आफू र आफ्नो पार्टीलाई अब शङ्काको दृष्टिले नहेर्न भारतीय पक्षलाई आश्वस्त पार्ने कोसिस गर्नु भएको छ चार दिने भ्रमणका लागि नयाँ दिल्ली उत्रिएको दिनबाटै महत्वपूर्ण भेट थाल्नुभएका उहाँले एकीकृत माओवादी परिवर्तन भइसकेको र लोकतन्त्र प्रति कोषको प्रतिबद्धतामा आशंका नगर्न आग्रह गर्नु भएको हो लोकतन्त्र सशक्त पार्न मेरो पार्टी एकीकृत माओवादी र म स्वयं पनि लागि परेका छौं प्रमुख विपक्षी दल भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहसँग दाहालले राख्नु भएको धारणा सुनाउँदै उक्त दलका विदेश मामिला संयोजक सांसद विजय जेलीले जानकारी दिनुभएको छ नेपाल हामीलाई बारे निकै चासो राख्ने सिम्मसँग पाउने करिब पाउने घण्टा लामो भेटमा प्रचण्डले पछिल्लो पटक एकीकृत माओवादीले महाधिवेशनबाट लिएको नयाँ नीति लगायत विषयबारे पनि बताउनु भएको थियो भारत अन्तर्राष्ट्रिय समुदाय र अरू घरेलु शक्तिलाई पनि आश्वस्त पार्ने खालका निर्णय हामीले पछिल्लो महाधिवेशनबाट गरिसकेका छौँ लोकतन्त्रलाई मजबुत बनाउने बनाउन तथा भारतसँग सुमधुर सम्बन्ध कायम राख्न हामी प्रतिबद्ध छौँ भेटमा सहभागी जोलीले दाहालको भनाई उद्ध गर्दै बताउनु भएको छ शंका नगर्न प्रचण्डको आग्रह आजको कान्तिपुर दैनिकले खबर प्रकाशित गरेको छ नेकपा एमालेको रिक्त नौ केन्द्रीय सदस्य मनोनयनको एजेन्डामा नेताहरूबीच विवाद भएको छ पोलिट ब्युरो बैठकका लागि प्रस्ताव तयार पार्न आइतबार बसेको स्थायी कमिटी बैठकमा केन्द्रीय कमिटिको रिक्त नौ सदस्य मनोनयन गर्ने नामावलीलाई लिएर नेताहरूबीच विवाद भएको हो सोही कारण स्थायी कमिटी बैठक पुनः बस्ने गरी स्थगित भएको छ पार्टी परित्याग गरी संघीय समाजवादी पार्टी गठन गरेका पूर्व उपाध्यक्ष अशोक राई विजय विजय सुब्बा राजेन्द्र श्रेष्ठ रकम चेम्जुङ वीरबहादुर लामा र अजम्बर राई काङवाङ सहित छ केन्द्रीय सदस्यको स्थान गत असोजमा रिक्त छ एमाले भित्र केन्द्रीय सदस्य मनोनयनमा विवाद भयो नौजनाका लागि दर्जन भन्दा बढी प्रस्तावित छन् सुभाष चन्द्र नेमुवाङको नाममा चाहिँ सर्वसम्मति भयो सुरुजङ पाण्डेले आजको राजधानी दैनिकमा खबर लेख्नु भएको छ नेकपा माओवादीले सशस्त्र द्वन्दकालका कुनै पनि हतियार आफूसँग नभएको जानकारी सरकारलाई गराएको छ माओवादीका नेताले गृहमन्त्री माधव प्रसाद घिमिरे र संचार मन्त्री माधव प्रसाद पौडेललाई युद्धकालका हतियार आफ्नो दलसँग नखोज्न र एकीकृत माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुझ्न भनेका छन् गृहमन्त्री घिमिरे र संचार मन्त्री पौडेलले शनिबार साँझ माओवादी नेता देव गुरूङ र प्रवक्ता पम्फा भूषालसँग राजधानीको गोप्य स्थानमा भेटवार्ता गर्नुभएको थियो भेटमा मन्त्रीहरूले नेताको सुरक्षाका लागि विस्तृत शान्ति सम्झौता बमोजिम उपलब्ध गराइएका हतियार फिर्ता गर्न आग्रह गर्नुभएको थियो जवाबमा नेता गुरुङले युद्धकालका कुनै पनि हतियार आफूहरूसँग नभएको बताउनु भएको थियो उहाँले त्यति बेला पार्टी अध्यक्ष दाहालले खटाएर दिएका लडाकु र हतियारबारे सबैभन्दा जानकार उहाँ नै हुनुपर्ने तर्क गर्नुभएको थियो ती हतियार हामीले बुझेका होइनौ प्रचण्डले हटाएर खटाएर दिएका हतियार हामीले उहाँलाई नै दिइसकेका छौँ हामीले हामीले लडाकु सुरक्षाकर्मी प्रचण्डले नै दिनुभएको हो माओवादी नेताले मन्त्रीसँग भनेका छन् माओवादी नेताले लडाकुलाई कस्ता हतियार दिएर सुरक्षामा पठाए भन्ने रेकर्ड दाहालसँग हुनुपर्ने उनीहरूको तर्क छ माओवादी प्रवक्ता भूषालले भन्नुभयो हतियारबारे निर्णय गर्ने पार्टी सैन्य विभाग प्रमुख प्रचण्ड डेपुटी कमान्डर सबै र डिभिजन कमान्डर उतै छन् भने हामीसँग कसरी हुन्छ हतियार उहाँले हतियार बोक्ने काम जनसेनाले गरेको र उनीहरूलाई सबै हतियार बुझाएर मात्र तलब सुविधा लिएका कारण आफूसँग त्यस्ता हतियार नभएको पनि दावी गर्नु भएको छ नेकपा माओवादीका नेताले गृहमन्त्रीलाई भनेका छन् हतियार दाहालसँगै माग्नुहोस् अन्नपूर्ण पोस्ट दैनिकले खबर प्रकाशित गरेको छ वैशाख लागेसँगै भर्ना सुरु हुन्छ विद्यार्थी हात र झोलाभरि पुस्तक पाएर पढ्न उत्साहित बन्छन् पुस्तक बोकेरै शिक्षक पढाउन पनि अघि सर्छन् आखिर पुस्तकै नभए के पढ्ने के पढाउने यही पीडा भोग्न बाध्य भएको छ सुदूरपश्चिम शैक्षिक सत्र सुरु हुनु अघि नै आइपुग्नु पर्ने भए पनि वैशाख आधा सकिँदासम्म पनि सुदूरपश्चिमका अधिकांश जिल्लामा पाठ्य पुस्तक पुगेको छैन थोरै संख्यामा आएका पुस्तक कनिका छरे जस्तै भएको छ सम्बन्धित अधिकृतहरूका अनुसार सुदूरपश्चिममा पन्ध्र लाख प्रति किताब अपुग छ सुदूरको सुगम मानिने कैलाली र कञ्चनपुरमा समेत किताब अझै आपूर्ति हुन सकेको छैन केन्द्रबाट पाठ्य पुस्तक पठाइसक्यौं भनेकाले धनगढी आइयो तर कुनै कक्षाको सेटमा पाइएन दुर्गादत्त विष्ट विष्ट जिल्ला शिक्षा अधिकारी दासुलाको हुनुहुन्छ उहाँले यस्तो प्रतिक्रिया दिनुभयो अनि प्रबन्ध निर्देशक जनक शिक्षाका अनिल झाको प्रतिक्रिया चाहिँ यस्तो छ कागज अभाव थियो बल्ल पाएका छौँ वैशाखभरमा छपाई पूरा हुन्छ र किताब वितरण हुनेछ किताब छैन सुदूरमा पन्ध्र लाख प्रति अपुग भो चित्राङ्ग थापा र गणेश राई मिलेर कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ उच्च माध्यमिक शिक्षा परिषदद्वारा सञ्चालित कक्षा बाह्रको वार्षिक परीक्षामा विद्यार्थी र निरीक्षकलाई मोबाइल फोन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ परीक्षामा परीक्षार्थीले मोबाइल फोन लैजाँदा प्रश्न पत्र बाहिरिने र एसएमएस मार्फत उत्तर खोजिने हुँदा पूर्ण रूपमा प्रतिबन्धित गरिएको हो परीक्षा नियन्त्रक दुर्गा प्रसाद अर्यालका अनुसार निरीक्षक र विद्यार्थीका लागि पूर्ण रूपमा मोबाइल फोन परीक्षा अवधिभर निषेध गरिएको छ परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन देशभरका केन्द्राध्यक्ष र मातहतका निकायलाई निर्देशन दिइसकेका छौं नियन्त्रकले भन्नुभएको छ कक्षा बाह्र को परीक्षा सत्र वैशाख भोलिदेखि शुरू हुँदैछ परीक्षामा झण्डै चार लाख परीक्षार्थी सहभागी हुँदैछन् राजधानी दैनिकमा खबर प्रकाशित छ मलेसियाबाट घर आएका म्याग्दीका महेन्द्र थापाले बिहिबार गोङ्गबु मित्रनगर स्थित जयन्ती मनी चेन्जरमा सोह्र सय रिङ्गेट साट्नुभयो बिहिबारको विनिमय दर अठाइस रुपियाँ एकचालिस पैसा अनुसार उहाँले पैंतालिस हजार चार सय छप्पन्न रुपियाँ पाउनु पर्थ्यो तर पाउनुभयो चौवालिस हजार मात्रै उहाँलाई चेन्जरले सत्ताइस रुपियाँ पचास पैसाका दरले चौध सय छप्पन्न रुपियाँ कम दियो विदेशी विनिमय गर्न राष्ट्र ब्याङ्कबाट इजाजत दिएका मनी चेन्जरहरूले अनुगमन अभावमा यसै गरी ग्राहक ठगिरहेका छन् मनी चेन्जरको मनोमानी देखिएको छ मनी चेन्जरको मनोमानी कम हुनुपर्छ प्रकट कुमार शिशिरले आजको राष्ट्रिय आर्थिक दैनिक कारोबारमा यो खबर लेख्नु भएको छ मुलुकै विकास निर्माणको खाका कोर्ने निकायका रूपमा रहेका राष्ट्रिय योजना आयोग पदाधिकारी विहीन भएका कारण आगामी तीन वर्ष योजना प्रभावित बन्न थालेको छ सरकारले असहयोग गरेको भन्दै आयोगका निवर्तमान पदाधिकारीले राजीनामा दिएपछि सरकारले नयाँ पदाधिकारी नियुक्त गर्नमा ढिलाइ गरेका कारण नयाँ योजना निर्माण गर्नुपर्ने महत्वपूर्ण समयमा आयोग पदाधिकारी विहीन बनेको हो योजना लागू गर्नु पूर्व त्यसको खाका तयार पार्ने र त्यस विषयमा मुलुकभर बहस गरी राय सुझाव संकलन गर्नुपर्ने हुन्छ तत्पश्चात राष्ट्रिय विकास परिषदको बैठकमा योजना पेश गरी त्यहाँबाट स्वीकृति भए पश्चात त्यसले मूर्त रूप प्राप्त गर्ने भए पनि अहिले यी सबै काम रोकिएका छन् अहिले हाम्रो प्राथमिकता चुनावको मिति तोक्ने मात्रै हो सरकारी प्रवक्ताको भनाइ छ आयोग खाली योजना अन्यलमा नेपाल समाचार पत्र दैनिकमा खबर प्रकाशित छ दुई लाख अमेरिकन डलरको पुरस्कार परेको भन्दै ठगी गर्ने नाइजेरियन नागरिक सहित चारजना पक्राउ परेका छन् चिट्ठा रकम प्राप्त गर्न प्रशासनिक खर्चको नाममा पैसा मागेर ठगी गर्नेहरूलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्रेको हो महाशाखाका अनुसार महाराजगंज बस्ने राजकुमार कुमार श्रेष्ठलाई एक समूहले दुई लाख अमेरिकन डलरको थाइल्याण्ड मोबाइल अवार्ड परेको भन्दै दस चैतमा एसएमएस गरेको थियो पछि प्रशासनिक कामका लागि पैसा चाहिएको भन्दै पटक पटक गरेर तेइस लाख सत्तालिस हजार रुपियाँ लिएका थिए दीपक शर्मा फेबी इमान न्युविल केदार क्षेत्री र प्रकाश राणा पक्राउ परेका छन् दुई लाख अमेरिकन डलरको पुरस्कार परेको भन्दै प्रशासनिक खर्चका नाममा नाइजेरियनले पैसा उठाए नयाँ पत्रिका दैनिकले खबर प्रकाशित गरेको छ गएको आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा चिया निर्यात बीस प्रतिशतले बढेको छ चालु आर्थिक वर्षको अहिलेसम्ममा एक अर्ब पञ्चानब्बे करोड़ साठी लाख रुपियाँ मूल्य बराबरको चिया निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका योजना अधिकृत प्रेम आचार्यले जानकारी दिनुभएको छ उहाँका अनुसार गएको आर्थिक वर्षमा एक अर्ब त्रिसठी करोड़ रुपियाँ मूल्य बराबरको सिटिसी चिया निर्यात भएको थियो नेपालमा उत्पादन भएको चिया युरोप अमेरिकाका विभिन्न देशमा बढी माग हुने गरेको छ चिया निर्यात बीस प्रतिशतले बढ्यो आर्थिक अभियान दैनिकले खबर प्रकाशित गरेको छ सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा नेपालमा पूर्व पश्चिम रेलमार्ग बनाउने काम सुरु विराटनगरमा सुरु भइसकेको छ जयनगर बर्दिवास सेक्सनमा पनि अब फर्स्ट फेजमा चाहिँ कन्स्ट्रक्सन चाहिँ अगाडि हुन लाग्छ र नेपालगञ्जको धम्मजी चोकमा भएको आगलागीमा एघार पसल नष्ट दुई करोड बराबरको क्षति रोजगारीका लागि मलेसिया पुगेका रसुवाका एक नागरिक अलपत्र लगायतका खबरहरू बाँकी नै छन् साझा खबर सुन्दै गर्नुहोला सूचना देश तथा विदेशमा छरिएर रहेका ठाइला तथा ठाइलीहरूको भेला यही दुई हजार सत्तरी साल वैशाख छब्बिस गते माता तीर्थ औसीको दिन चितवनको चौराहमा हुन गइरहेको हुँदा सम्पूर्ण ठाइला तथा ठाइलीहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गरिन्छ सम्पर्कको लागि अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस अन्ठानब्बे पाँच पचास नब्बे शून्य शून्य चार अन्ठानब्बे पाँच पचास बैसठी तिन सय बत्तिस र अन्ठानब्बे चार बाहन्न त्रिहत्तर आठ सय बाह्र स्थान होटल मोनालिसा सौराहा आयोजक ठाइला सहयोग संरक्षण समाज सौराहा चितवन सूचना रत्नगर नगरपालिकाको आर्थिक सहयोग र चितवन नेत्रहीन संघ इकाइ समिति रत्नगरको संयुक्त आयोजनामा रत्नगर नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण अपाङ्गहरूको गणना हुने कार्यक्रम यही मिति दुई हजार सत्तरी वैशाख दसबाट सुरु भई वैशाख मसान्तमा सक्नुपर्ने हुँदा तपाईँहरूको घर घरमा आउने गणकहरूलाई यथार्थ विवरण दिई अपाङ्ग गणना कार्यक्रमलाई सफल पारिदिनु हुन सम्पूर्ण नगरवासी दाजुभाइ दिदी बहिनीहरूलाई हार्दिक अनुरोध गर्दछौँ संयोजक उपेन्द्र अधिकारी सहजकर्ता भरतमणि भट्ट तपाईँ अहिले को साझा खबर सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो प्रसारक संघ अकराबले राष्ट्रिय निर्देशन ऐन अन्तर्गतको मान्यता पाएको छ अनि वैदेशिक रोजगारीमा जाने महिला कामदारको सुरक्षा सम्झौता कार्यान्वयनमा आउन सकिरहेको छैन यस्तै थप खबर सहित विनोद सुवेदी सामुदायिक रेडियो प्रसारक संघ अकराबले राष्ट्रिय निर्देशन ऐन अन्तर्गतको मान्यता पाएको छ नेपाल सरकारले गएको फागुन चौध गते गरेको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरले अकराबलाई नागरिक समाजको प्रतिनिधिमूलक व्यावसायिक संस्थाको मान्यता दिएको भएको हो राष्ट्रिय निर्देशन ऐन अन्तर्गत दर्ता भएपछि सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मीन बहादुर साई आफ्नो प्रतिक्रिया दिनुहुँदै सामुदायिक रेडियो प्रसारक सङ्घलाई राष्ट्रिय निर्देशन ऐनमा दर्ता गरेर यसको राष्ट्रिय स्तरमै यसले पेसागत सङ्गठनको रूपमा काम गर्न पाउने र सामुदायिक रेडियोहरूको पहिचान स्थापित गर्ने हामीले योजना अनुसार अहिले हामीले यसलाई निर्देशन ऐनमा दर्ता गरेका छौँ र यसले मूलत अब राष्ट्रिय स्तरमा एउटा सशक्त पेसागत सङ्गठनको रूपमा काम गर्न पाउनेछ सामुदायिक रेडियो प्रसारक सङ्घ अहिलेसम्म सङ्घ संस्था दर्ता ऐन दुई हजार चौतिस अन्तर्गत यो दर्ता थियो हाम्रो हाम्रो ललितपुर जिल्ला प्रशासन कार्यालयमा त्यति बेलाको मान्यता भनेको एउटा गैर सरकारी संस्था सो सर थियो र अबको यसको मान्यता भनेको राष्ट्रिय स्तरमा पेसागत एउटा सङ्गठनको रूपमा यसले मान्यता आफूलाई प्राप्त गरेको छ यसले महत्त्वपूर्ण अझ प्रभाव पार्ने कुरा भनेको के हो भने सामुदायिक रेडियोको नीति निर्माण गर्ने सन्दर्भमा अब सामुदायिक रेडियो प्रसारक सङ्घको सहभागिता अनिवार्य भएको छ राज्यले अनिवार्य रूपले यो सहभागिता गराउनुपर्ने स्थिति देखियो हामीले त्योमा स्थितिलाई स्थापित गराउन सकेका छौँ राष्ट्रिय निर्देशन ऐन अन्तर्गत दर्ता भएका संगठनहरूको संस्थाको राप समेत नौ मात्रै भएकाले अब संघले राष्ट्रिय तहमा ठुलो पहिचान पाउनेमा खुसी व्यक्त गर्नुहुन्छ महासचिव खेम भण्डारी यो हाम्रो लागि चाहिँ अभूतपूर्व उपलब्धि हो किनभने नेपालमा अहिलेसम्म जम्मा आठवटा राष्ट्रव्यापी सङ्गठनहरूले मात्रै राष्ट्रिय निर्देशन ऐन अन्तर्गत मान्यता प्राप्त गरेका थिए सामुदायिक रेडियो प्रसारक सङ्घ अब नौ राष्ट्रिय सङ्गठनका रूपमा मान्यता प्राप्त गरेको छ यसबाट हामीलाई थप जिम्मेवारीको महसुस भइरहेको छ किनभने नेपालको सामाजिक रूपान्तरणमा यो नेपाली समाजको सामाजिक रूपान्तरणमा सामुदायिक रेडियो प्रसारक सङ्घले गरिरहेको भूमिकामा अझ तीव्रता ल्याउनु पर्ने अझ निखार ल्याउनु पर्ने र अझ सशक्त बनाएर जानुपर्ने हामीलाई महसुस भइरहेको छ नेपालको सामुदायिक रेडियो आन्दोलन एक पुष्ट आन्दोलनको रूपमा हेर्ने हो भने त्यसको नेतृत्व सामुदायिक रेडियो प्रसारक संघले गरिरहेको छ अपराधले गरिरहेको छ सरकारले नेपालमा सामुदायिक रेडियोको अस्तित्वलाई प्रष्टसँग स्वीकारेको अवस्था हो यो पहिलो फाइदा हो अर्को फाइदा भनेको अब सामुदायिक रेडियो प्रसारक सङ्घ नेपालको सामुदायिक रेडियो आन्दोलनको एक मात्र स्टेक होल्डरको रूपमा उपस्थित भइसकेको छ अब यसको समानान्तर किसिमले कुनै पनि सङ्घ सङ्गठनहरू दर्ता हुन सक्दैनन् खुल्न सक्दैनन् यो मात्र एउटा प्रतिनिधिमूलक संस्था भएको छ अखोराबका महासचिव खेम भण्डारी नेपालगञ्जको धम्बोजीमा गए राति भीषण आग लागि भएको छ आगलागीबाट एघारवटा पसल जलेर नष्ट भएका छन् पाँचवटा मोबाइल पसल तीनवटा रेडिमेड कपडा पसल एउटा रेस्टुरेन्ट भाँडा पसल र घडी पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकीले जनाएको छ सुनिल गुप्ताको मोबाइल पसलबाट शुरू भएको आगलागीले नयन राईनी लालु चौधरी विष्णु पौडेल सान राईनी पप्पु हलवाई लल्लु राईनी लगायतको पसल पनि जलेका हुन् विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले बताएको छ गए राति बाह्र बजेदेखि आगलागी शुरू भए पनि दमकल भने करिब एक घण्टा ढिला आएकाले धेरै पसलमा क्षति पुगेको पीड़ित नयन राइनीले जानकारी दिनुभयो आगलागीबाट क्षतिको एकिन विपरण संकलन नभए पनि करिब दुई करोड़ भन्दा बढ़ीको नोक्सानी भएको अनुमान गरिएको छ प्रहरी दमकल र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको कृष्णसार एफएम नेपालगंजले जनाएको छ अब केही प्रवास र वैदेशिक रोजगारी सम्बन्धी खबर सरकारले घरेलु कामदारका रूपमा जाने महिलाको सुरक्षाका लागि बनेको एजेन्सी सम्झौता करिब छ महिनादेखि यत्तिकै थन्क्याएको छ खास भारत हुँदै अवैध तरिकाले घरेलु कामदारका रूपमा खाडी मुलुक जाने महिलालाई लक्षित गरी वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार व्यवसायी संघले उक्त एजेन्सी सम्झौता तयार पारेका थिए त्यसको उद्देश्य महिला कामदार माग गर्ने सम्बन्धी देशका म्यान पावर एजेन्सी र नेपालका म्यान पावर कम्पनीलाई जवाफदेही बनाई महिला कामदारलाई सुरक्षित बनाउनु हो तर सम्झौता श्रम तथा रोजगार मन्त्रालयमा पारित नभई रोकिएको छ लोकमणि राईले कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका रसुवा दहीबुङका एक व्यक्ति त्यहाँको अस्पतालमा अलपत्र परेका छन् दहीबुङ गाविस चार जेका पैंतिस वर्षीय देवराज देवकोटा बाइस चैतमा रोजगारीका लागि मलेसिया पुगेकै दिन बिरामी भएपछि मलेसियाको केलाङ अस्पतालमा उपचार गराइरहनु भएको छ अस्पतालमा उपचार गराए बापत तिर्नुपर्ने छ लाख रुपियाँ तिर्न नसक्दा उहाँको बिचल्ली भएको हो आजको राजधानी दैनिकमा खबर छापिएको छ अब विदेशका खबर बङ्गलादेशको राजधानी ढाकामा भत्किएको भवनमा मृत्यु हुनेको संख्या आइतबार तीन सय सतहत्तर पुगेको छ यसैबीच ढाका प्रहरीले कारखानाका मालिक मोहम्मद सोहेल राणालाई पक्राउ गरेको छ प्रहरीले कारखाना मालिक राणासहित भवन निर्माणमा संलग्न दुई इन्जिनियर महबुब रहमान तापस र बुलबुल समद अदनान सहित चारजनालाई पक्राउ गरेको बताएको छ आजका पत्र पत्रिकामा खबर छापिएको छ पाकिस्तानमा आम चुनावको मिति नजिकिँदै जाँदा चुनावी उम्मेद्वार तथा राजनैतिक दलका कार्यकर्तालाई लक्षित गरी हमला हुन थालेका छन् उत्तर पश्चिम कोहट क्षेत्रमा हिजो भएको दुईवटा बम हमलामा कम्तीमा नौजनाको मृत्यु भएको छ राजनैतिक दलका पार्टी प्रचार कार्यालयलाई लक्षित गरी तालिबानी विद्रोहीले गराएका ती विस्फोटमा कैयौं घाइते भएको प्रहरीले जनाएको छ तालिबानीको निशानामा पाकिस्तानका उम्मेद्वारहरू परेका छन् आजका पत्र पत्रिकाले खबर छापेका छन् अब खेल खबर नेपाली खेलाडी राजीव कुमार गुरुङले फिलिपिन्सको सुबिक ओएमा आयोजित एसियाली ट्रायथलन च्याम्पियनसिपमा स्वर्ण पदक जित्नु भएको छ ट्रायथलनमा पौडी साइक्लिङ र दौड गरी तीन स्पर्धामा प्रतिस्पर्धा गरेका गुरुङले निर्धारित दुई एक घण्टा नौ मिनट सन्ताउन्न सेकेन्डमा पार गर्नु भएको थियो नेपाली खेलाडी गुरुङले पैँतिसदेखि उन्चालिस वर्ष उमेर समूहको स्पर्धामा भाग लिनुभएको थियो गुरुङले पौडी सात मिटर साइक्लिङ बिस किलोमिटर र दौड पाँच किलोमिटर पुरा गरी पूरा गरी स्वर्ण पदक जित्नु भएको हो कुरुङ नेपाली सेनाका खेलाडी हुनुहुन्छ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ र world cricket league division three अन्तर्गत गैराती भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ बर्मुडाको समरसेट मैदानमा भएको खेलमा अमेरिकाले नेपाललाई चौरानब्बे रनले पराजित गरेको हो पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित पचास ओभरमा छ विकेट गुमाएर तीन रनको एक फल तयार पारेको थियो जो आफी ब्याटिङमा खासै जम्न नसकेको नेपालले उन्चास दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदा दुई रन मात्रै जोड्न सक्यो बिनु सुवेदी तपाईँ सामुदायिक सूचना नेटवर्क ले राजधानी काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब केही वर्षमा मेचीदेखि महाकालीसम्म रेल मार्ग विस्तार हुने रेडियो कुराकानी अरू खबर तस्विर र कार्टुन पनि बाँकी नै छन् साझा खबर सुन्दै गर्नुहोला नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ नर्थ पोइन्ट एकाडमी प्राचार्य एवं विद्यालय परिवार पिठुवा तीन चितवन छोटो समयमा नै उच्च ख्याति कमाउन सफल एस नर्थ पोइन्ट एकाडेमीको यही शैक्षिक सत्र दुई हजार सत्तरी सालमा सम्पूर्ण कक्षाहरूमा सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउन चाहन्छौँ हाम्रा विशेषताहरू विशुद्ध अङ्ग्रेजी माध्यमबाट मात्र पढाइ हुने साना कक्षाहरूमा अडियो भिजुअल तथा बाल मैत्रीपूर्ण वातावरणमा पढाइ हुने यातायातको व्यवस्था भएको कक्षा तिनदेखि कक्षा आठसम्म कम्प्युटर शिक्षाको पढाइ हुने शान्त तथा मनोरम वातावरणमा अनुभवी शिक्षक शिक्षिकाहरूबाट पढाइ हुने कमजोरी विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा तथा डे होस्टलको व्यवस्था भएको हरेक हप्ताको शुक्रबार विद्यार्थीहरूलाई अतिरिक्त कार्यक्रममा समावेश गराइने जेहेन्दार दलित जनजाति आदिवासी मुस्लिम मधेसी र शहीद परिवारहरू छलफलका लागि कोटामा छात्रवृत्तिको व्यवस्था भएको नर्थ पोइन्ट एकाडेमी पिठुवा तिन चितवन फोन शून्य छपन्न पाँच बैसठी छ सय एघार शून्य छपन्न पाँच बैसठी छ सय एघार साझा खबरमा अब मेची महाकाली रेल चल्ने प्रसंग सुदूरपश्चिमको महेन्द्रनगरमा बसेर तपाईँ पूर्वको विराटनगर जागिर गर्न सक्नुहुन्छ अथवा हरेक दिन पूर्वको विराटनगरबाट पश्चिमको नेपालगंज वा धनगढ़ीको यात्रा गर्न सम्भव होला कि नहोला बाइसदेखि छब्बीस घण्टाको यात्रा रहेको ठाउँमा दिनौ धाउने कुरा सोच्न पनि सकिँदैन तर सरकारी अधिकारीको अनुसार अबको केही वर्षमा अब यस्तो यात्रा सम्भव हुँदैछ नौ दिनदेखि रेलवे अध्यादेश नौ दिन अघि रेलवे अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएपछि अब सरकारले अधिकार सम्पन्न रेलवे बोर्ड गठन गरेर नौ सय पैंतालिस किलोमिटर लामो पूर्व पश्चिम रेल मार्ग विस्तारको कामलाई तीव्रता दिने भएको छ नेपालमा रेल सेवाको अवस्था र भावी योजनाको बारेमा साथै लिल प्रकाश चन्द्रले रेल विभागका निमित्त महानिर्देशक राजेश्वर मानसिंहसँग कुराकानी गर्नु भएको छ विभाग मात्रै भएको भए त अलि अप्ठ्यारो हुन्थ्यो सञ्चालनमा ल्याउन यो अहिले रेलवे बोर्डले त्यो सबै कुरोलाई समेटेर ल्याएको प्रक्रिया चाहिँ अब दुई तिन महिना लाग्ला रेलवे विभाग र जनकपुर रेलवे कम्पनी हुँदाहुँदै बोर्डको गठनको आवश्यकता किन महसुस गर्नुभयो सरकारी निकायबाट सञ्चालनमा जाँदाखेरि अलि अप्ठ्यारो महसुस हुने भएकोले नि अब बोर्ड भयो भने अलि सहज हुन्छ कि भन्ने अहिले चाहिँ के गाह्रो छ अब के सजिलो हुन्छ कम्पिटिसनमा जाँदाखेरि हो अलि अलि अप्ठ्यारो पर्ने भनेको जस्तै अब अहिले जनकपुरको पनि त कम्पनीले सञ्चालन गरेर छ अहिले यो गभर्मेन्ट निकाय अन्तर्गत डाइरेक्टली छैन एउटा कम्पनी खडा गरेर त्यो अनुसार सञ्चालन भइरहेछ नि त्यस्तो गर्दाखेरि अलिक सहज हुने भएकोले जनकपुरदेखि बरदिवाससम्मको रेलवे विस्तारको कुरा पनि गर्नुभयो नेपाल सरकारले अहिलेसम्म के गरिराखेको छ नेपाल सरकारले अहिले चाहिँ यो जुन फिजिबिलिटीको बेसिसमा अहिले चाहिँ डिपिआर कन्स्ट्रक्सनको लागि डिपिआर कार्यहरू सुरु गरिरहेको छ सिमराबाट तामसारी तामसारीबाट बुटोल भैरवसम्मको पनि हामी अहिले स्टडी त्यो भइसक्यो त्यो अलावा फेरि अब फुटोलबाट पश्चिम महाकालीमा गत चौकीसम्म पनि हामीले सर्टलिस्ट गरिसक्यौँ कन्सल्टेन्टहरू यो रेलवेको सर्वेक्षण पूर्व अध्ययन गर्ने काम भइरहेको छ भनेर करिब दस वर्ष पहिलेदेखि आइरहेको छ तर जति आशा गरिएको थियो त्यस्तो प्रतिफल आउन नसक्नुको कारण के हो दस वर्षदेखि त त्यो अरू भएको होला गभर्मेन्टले डाइरेक्ट अहिले भएको सन् दुई हजार नौमा त्यो टाइममा मात्रै हो त्यो भएकोले कन्स्ट्रक्सन त अब विराटनगरमा सुरु भइसकेको छ जयनगर बर्दिवास सेक्सनमा पनि अब फर्स्ट फेजमा चाहिँ जनकपुरसम्म भयो त्यो कन्स्ट्रक्सन चाहिँ अब अगाडि हुन लाग्छ जति पनि काम सुरु भयो अब छोरा नाति अथवा नाति पनातिको पालामा मात्रै त नेपालमा रेल आउला भन्ने त्यस्तो अटकल काटिन्छ त्यस्तै हो कि अथवा हामी छिट्टै विकास गर्न सक्छौँ रेल चलाउन सक्छौँ भन्ने कुरा हुन्छ त्योभन्दा अलिक छिट्टै हुनु नेपाल सरकारले चाहिँ अब यो रेलवे प्रोजेक्टलाई अलिक प्रायोरिटीमा राखेको छ यो अहिले राष्ट्र गौरवको आयोजनामा परेको छ त्यो भएकोले यो अलिक चाँडै आशा गर्न सकिन्छ गड्डा चौकीको मान्छे जनकपुरमा गएर जाहिर खाने अनि साँझ फर्कने त्यो सपना पुरा हुनको लागि अझै दस वर्ष खोल्नुपर्छ पश्चिम साइड गएपछि हाम्रो टनलहरू यिनीहरू आउँछ हाम्रो भौगोलिक स्थितिले पनि अलिक कन्स्ट्रक्सनमा क्षेत्रमा केही अप्ठ्यारो हुन सक्छ लगभग दस पन्ध्र वर्षमा त्यस्तै परिस्थिति आएर फेरि अर्को दस पन्ध्र अर्को दस पन्ध्र गर्दा त्यति चालिस वर्ष लाग्ने त होइन नि त्यस्तो त नहुनु सक्छ किन अब हामीले अरू पुरानो अब अरू प्रोजेक्टहरूबाट पनि त सिक्नु पर्यो नि यो मेट्रो रेलको कुरा पनि चलिरहेको थियो नि कहाँ कसरी पुगिरहेको छ मेट्रोको अहिले हामीले त नोभेम्बरमा हामी सघाएको थियो फिजिबिलिटी रिपोर्ट यो काठमाडौँको मेट्रोको मात्रै हो सेभेन्टी सेभेन किलोमिटर जतिको थियो एउटा अब रिङ रोड वरिपरि अनि अरू रेडियल लाइन्स गरेर त्यो किलोमिटरको थियो त्यसको फिजिबिलिटी स्टडी कम्प्लिट भएको छ हामीले अब डोनर कन्डिसनलाई प्रपोजल दिइरहेछौँ अब डिपिआर सुरु गर्नको लागि जनकपुर बर्दिवास हुँदै विराटनगर हुँदै उता पश्चिम गड्डा चौकी कुरा गर्नु भएको छ त्यतातिर पहिले रेल रेल लागि अथवा काठमाडौँ भित्रै मेट्रो रेल छिटो सञ्चालन हुन्छ अहिले त पूर्व पश्चिमै प्रायोरिटी छ पूर्व पश्चिम भइसकेपछि मात्रै काठमाडौँमा चलाउने त्यसो भए नेपाल सरकारले चाहिँ अहिले जुन राष्ट्रिय गरेको आयोजना भनेर पूर्व पश्चिममा रेल मार्गलाई प्रायोरिटी दिएछ रेल सेवा विस्तारको कुरा भयो अहिले जनकपुर जयनगरको रेलको बारेमा अब कहिलेकाहीँ त्यो रेल बिना चालक नै गुड्ने कहिले काहीँ चल्दा चल्दै लिकबाट तल खस्ने त्यो जीर्ण अवस्थाबाट उद्धार गर्नको लागि तपाईँहरू के सोच्दै हुनुहुन्छ अहिले त यो अब जुन हाम्रो ग्रान्ड प्रोजेक्ट सुरु भएपछि त त्यो अहिले बन्दै हुन्छ त्यो त्यही हाम्रो अलाइनमेन्टै त्यसै जुन अहिले चलेको ट्र्याकमै छ त्यो बन्द हुन्छ त्यसपछि अनि हामी अब गेजमा जान्छौँ भनेको बोर्डले जिम्मा लियो भने अगाडि बढ्छ धेरै काम रेल विभागका निमित्त महानिर्देशक राजेश्वर मान सिंह नेपालमा मेचिकाले रेलमार्ग विस्तारबारे सीआईएनसँग कुराकानी गर्नुहुँदै अब केही खबर संक्षेपमा अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले सरकार छिटोभन्दा छिटो निर्वाचन मिति तोक्न आतुर रहेको बताउनु भएको छ देशका विभिन्न क्षेत्रबाट पीड़ित कमलरीहरू न्याय खोज्दै राजधानी आइपुगेका छन् कमलरीको हत्या तथा यौनजन्य हिंसा तथा हिंसाको दोषीलाई कारवाहीको माग गर्दै उनीहरू राजधानी आइपुगेको बताइएको छ किशोरीमाथि सामूहिक बलात्कार गर्ने अभियुक्तहरूलाई काभ्रेमा प्रहरीले पक्रेको छ प्रहरी नायब निरीक्षक दिपेन्द्र बहादुर चन्द नेतृत्वको टोलीले विभिन्न स्थानबाट छ जना अभियुक्तहरूलाई पक्रेको हो यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र परीक्षाका लागि लागू गरेको नयाँ व्यवस्था केही दिनका लागि स्थगित गरेको छ नेपालमा बाघको संख्या निरन्तर वृद्धि भइरहे पनि वासस्थान नबढ्दा बाघ मानव बस्तीमा छिरी उपद्रो मचाउने सम्भावना प्रबल देखिएको विज्ञहरूले भनेका छन् विश्व सम्पदा सूचीमा सूचीकृत हनुमान ढोका दरबार क्षेत्र सञ्चालन निजी क्षेत्रलाई दिने निर्णयको विरुद्धमा सम्पदा संरक्षण संघर्ष समितिले विरोध गरेको छ निर्वाचन आयोगले संविधान सभा चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ जेठ पन्ध्र भित्र म्याद रहेको छ अब आजका पत्र पत्रिकामा छापिएको मध्ये तस्विरको पालो राजधानी दैनिकको तीन नम्बर पन्नाबाट लिएका छौँ यहाँ पृष्ठभूमिमा केही हरियाली जङ्गल छ तर त्यहाँ ढुङ्गा र गेगरलाई कु कुटेर अर्थात् क्रसरहरू राखेर निकै थुप्रो बनाइएको छ र त्यहाँ पानी पनि छैन पृष्ठभूमिमा निकै टाढा मात्रै जङ्गल छ खण्डहर बन्दै चुरे क्षेत्र सर्लाहीका चुरे क्षेत्र छेउछाउमा सञ्चालित एक क्रसर उद्योग जिल्लामा सञ्चालित क्रसर उद्योगका कारण चुरे क्षेत्रलाई खण्डहर बनाउने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् केही समय बन्द रहेका क्रसर उद्योग पछिल्लो समयमा जिल्ला प्रशासन तथा जिल्ला विकास समितिको मिलेमतोमा फेरि सञ्चालन भएको छ सुमन सुस्केराले राजधानी दैनिकका लागि क्लिकका तस्विर खेच्नु भएको हो सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनबाट बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक समायोजनपछि बन्ने सैनिक महानिर्देशनालयको खाका सार्वजनिक लडाकुलाई कर्णेलको फुली लगाउन एक वर्ष लाग्न सक्ने आफ्नो पार्टीलाई शंका नगर्न भारतीय नेताहरूसँग प्रचण्डको आग्रह प्रयास